यस अर्पण टाइम चेकको साथमा सुलभ र प्रभावकारी स्वास्थ्य सेवाको लागि टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन अहिले दिउँसोको एक बज्यो अहिले दिउँसोको एक बज्यो सुलभ र प्रभावकारी स्वास्थ्य सेवा दिँदै आइरहेको टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टरको विशेषज्ञ डाक्टर सेवाहरू वरिष्ठ फिजिसियन डाक्टर सहितको दैनिक जनरल मेडिसिन पेट छाती मुटु उक्त रक्तचाप तथा मधुमेह क्लिनिक जनरल सर्जरी तथा सामान्य सल्लेखीय हार्ट जोनी तथा नशा रोग सेवा नाक कान घाँटी तथा हेड एन्ड नेक सर्जन विशेषज्ञ सेवा छाला यौन तथा कुष्ठरोग सेवा बाल रोग सेवा स्त्री तथा प्रसुति रोग सेवा साथै भिडियो एक्सरे एक्सरे एसिजी सेवा चौबिसै घण्टा एम्बुलेन्स सेवा आकस्मिक सेवा फार्मेसी सेवा दन्तरोग सेवा तथा वरिष्ठ हार्जोनी नसारक ट्रमा सर्जन एवं जोर्नी प्रत्यारोपण विशेषज्ञ डाक्टर सुरेश पाण्डेद्वारा ढाड दुख्ने ढाडको नसा च्यापिएको खप्टिएको हात गोडा झमझमाउने सिल्का हान्ने पोल्ने जोर्नी दुख्ने सुन्निने घुँडा खिएको हात गोडाको हड्डी भाँचिएको बाङ्गो टिङ्गो भएको बाथ युरिक एसिड आदि समस्या भएका बिरामीहरूको नियमित स्वास्थ्य परीक्षण एवं सफल उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस यस अर्पण खबरको साथमा एटिच्युट multi learning academy math science र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टी लर्निङ एकाडेमी खैरहने चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्क माथि मोबाइल नम्बर अन्ठानब्बे चार बाहन्न छ्यालिस एक चौरात्तर र अन्ना पैँतालिस शून्य चौध नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरूसँगै इन्टरनेट लाइनमा W W W dot radio अर्पणहरूको माटो पनि संसारभरिकै साथ सुनिरहनु भएको दिउँसो एक बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ म सम्झना अब खबर विस्तारमा निर्वाचन सुरक्षा रणनीतिका विषयमा छलफल गर्न आज सरकारले सुरक्षा प्रमुखहरूको भेला बोलाएको छ तीनवटै सुरक्षा निकायका प्रमुख क्षेत्रीय प्रमुख र क्षेत्रीय प्रशासक सहित आज बोलाएको भेलामा अहिले देशको सुरक्षा अवस्था र चुनावका लागि बनाउने सुरक्षा रणनीतिका विषयमा छलफल हुनेछ गृहमन्त्री माधव प्रसाद घिमिरेको अध्यक्षतामा प्रहरी प्रधान कार्य नक्सलमा बोलाएको भेलामा तीनवटै सुरक्षा निकायका उच्च अधिकारीहरूको पनि सहभागिता रहनेछ गृह मन्त्रालयका प्रवक्ता शङ्कर कोरिलाले अहिले सुरक्षा अवस्थाको समीक्षा सहित नयाँ सुरक्षा योजनाको विषयमा छलफल हुने जानकारी दिनुभयो बेला दिउँसो साढे एक बजेपछि सुरु हुने कोइरालाले जानकारी दिनुभयो क्षेत्रीय प्रमुखहरूले आफ्नो क्षेत्रको सुरक्षा अवस्थाको बारेमा जानकारी गराएपछि गृह मन्त्रालयले तयार गरिरहेको सुरक्षा योजनाको विषयमा छलफल हुनेछ चुनावको विरोध गरिरहेका दलहरू र तराईका सशस्त्र समूहलाई नियन्त्रणमा लिने दुईवटा फरक रणनीतिमा सुरक्षा व्यवस्था मिलाउने तयारी भइरहेको छ प्रवक्ता कोइरालाका अनुसार सुरक्षा अधिकारीसँगको छलफलपछि चुनाव केन्द्रित एकीकृत सुरक्षा योजनालाई सरकारले अन्तिम रूप दिनेछ नेकपा एमाले रिक्त रहेको केन्द्रीय सदस्यहरूको मनोनयनका विषयमा आज छलफल गर्दैछ छलफलका क्रममा विवाद भएपछि स्थगित भएको केन्द्रीय समिति अनुलमा रहेपछि आज केन्द्रीय सचिवालयको बैठकपछि केन्द्रीय सदस्यको मनोनयन जिम्मेवारी विभाजन र चुनावी अभियानका विषयमा छलफल हुनेछ पार्टी कार्य बल्कुमा बस्ने बैठकमा पार्टी आन्तरिक विषयसहित संविधान सभा चुनाव र पछिल्लो राजनैतिक घटनाक्रमका विषयमा पनि छलफल हुने सचिव युवराज गेवालीले जानकारी दिनुभयो उहाँले केन्द्रीय कमिटिमा अध्यक्ष प्रतिवेदनमाथि आएको सुझावलाई समेटेर प्रतिवेदनलाई अन्तिम रूप दिने बताउनुभयो एमाले चुनावी घोषणापत्रमा तयार गर्ने क्रम रहेकाले त्यसमा छलफल बढी केन्द्रित हुने गेवालीले बताउनुभयो चुनावमा देशव्यापी अभियान चलाउने नीतिअनुसार शुरू भएको नेपाली कंग्रेसले कंग्रेसको तीन दिने प्रशिक्षक प्रशिक्षण आज सकिँदैछ कंग्रेस केन्द्रीय समिति नीति तथा प्रशिक्षण प्रतिष्ठानले अस्तिदेखि शुरू गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रम आज सकिने कंग्रेसले जनाएको छ आज प्रशिक्षण सकेपछि यसै हप्ता प्रशिक्षकहरूलाई जिल्ला जिल्लामा पठाइने प्रवक्ता दिलेन्द्र प्रसाद बडुले जानकारी दिनुभयो पचहत्तर जिल्लाका दुई निर्वाचन क्षेत्रमा जनतालाई पार्टीको नीति तथा कार्यक्रमको बारे सुनिश्चित गर्ने उद्देश्यले प्रशिक्षण कार्यक्रम गरेको कंग्रेसले जनाएको छ प्रशिक्षणमा समसामयिक राजनैतिक सवालहरूमा नेपाली कंग्रेसको दृष्टिकोण कंग्रेस र अरू दलहरूबीचको भिन्नता तथा भावी निर्वाचनको तयारी र नयाँ संविधानको विषयवस्तुबारे पनि छलफल भइरहेको छ प्रशिक्षक प्रशिक्षण सकेपछि तीन जना प्रशिक्षक गाउँ गाउँमा खटिनेछन् काठमाडौँ महाराजगंजको एक गेस्ट हाउसमा आज बिहान आग लागि हुँदा दुईजना घाइते भएका छन् रामचन्द्र क्याफे एन्ड गेस्ट हाउसमा ग्यास लिक भएर आगो लागेको महाराजगंज प्रहरीले जनाएको छ आगलागीमा परि होमागाईकी श्रीमती एकाउन्न वर्ष रन्छु र त्यही काम गर्ने पैँतालिस वर्ष नरेन्द्र बस्नेत घाइते भएका हुन् उनीहरूको शिक्षण अस्पताल महाराजगंजमा उपचार भइरहेको छ भान्साघरमा ग्यास लिक भएर दुईवटा सिलिन्डर फड्कदा लागि भएर झण्डै छ लाख रुपियाँ बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ भक्तपुर बर्ड फ्लू संक्रमित फर्मबाट भैरुवातर्फ लगेको कुखुरा आज बिहान ललितपुरको घाटबाट बरामद गरिएको छ कतुञ्जी दुईको गङ्गा जमुना कुखुरा फार्मले चार सय पचासवटा क्यारेट कुखुरा राखिदिने भैरवा लैसान लाग्दा जिल्ला पशु सेवा कार्यालय ललितपुरले बरामद गरेको हो पशु सेवा कार्यालय भक्तपुरका प्रमुख खगेन्द्र प्रसाद भट्टले बर्ड फ्लू संक्रमित कुखुरा बिक्री गर्नको लागि कुखुरा लगिँदैछ भन्ने जानकारी दिएपछि ललितपुरको पशु सेवा कार्यालयले नियन्त्रणमा लिएको हो नियन्त्रणमा लिएको कुखुरालाई सोमबार नै सुन्दरीघाट मलपोखरी नजिकै एस्काभेटरले खाल्डो खण्ड पुरेको पशु सेवा कार्यालय ललितपुरका प्रमुख डाक्टर मोगल प्रसाद शाहले जानकारी दिनुभयो इटलीमा बस दुर्घटना हुँदा सैतिसजनाको मृत्यु भएको छ विदा मनाउन गएका करिब पचास यात्रु बोकेको सो बस दुर्घटना हुँदा अरू एघारजनाको अवस्था चिन्ताजनक रहेको बिबिसीले जनाएको छ एभेलेभ सहरन नजिक भएको दुर्घटनामा बालबालिका पनि परेका छन् बस चालकको पनि निधन भएकाले दुर्घटनाको कारण थाहा हुन सकेको छैन ब्राइओभरबाट तेस मिटर तल खसेको बसले केही कारलाई पनि ठक्कर दिएको थियो र वेस्ट इन्डिज विरुद्धको दोस्रो ट्वेन्टी ट्वेन्टी क्रिकेट पनि पाकिस्तानले जितेको छ आज बिहान घरेलु टोली वेस्ट इन्डिजलाई एघार रनले हराउँदै दुवै खेलको ट्वेन्टी ट्वेन्टी श्रृङ्खला पाकिस्तानले दुई शून्यले जितेको हो टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले सात विकेटको क्षतिमा एक रन बनायो पाकिस्तानका लागि उमर अकमलले नट आउट छयालिस र अहमद शेजादले चौवालिस रनको योगदान दिए एक रनको विजय लक्ष्य लिएर मैदान उत्रेको वेस्ट इन्डिज नौ विकेटको क्षतिमा एक रनमा समेटियो पाकिस्तानका लागि सोहेल तनवीर फुलजिभर बाबर र सईद अजमलले दुई दुई र मोहम्मद हाफिज सहित अफ्रिदीले एक एक विकेट लिए यसअघि भएको पाँच म्याचको श्रृङ्खला पनि पाकिस्तानले तीन एकले जितेको थियो हवस् त दिउँसो एक बजेको अर्पण खबर सकियो म सम्झना बिदा हुन्छु नमस्कार यस अर्पण खबरको साथमा एटिच्युट multi learning academy math science र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टी लर्निङ एकाडेमी खैरहने चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्क माथि मोबाइल नम्बर अन्ठानब्बे चार बाहन्न छ्यालिस एक चौरात्तर र अन्ठानब्बे चार त्रिपन्न पैँतालिस शून्य चौध घुम जीवन हो नमस्कार अफलाइन चोइसमा यहाँलाई स्वागत छ तपाईँ अफलाइन चोइस रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहरू सँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot com log on गरेर विश्वभर एकै साथ सुन्न सक्नुहुन्छ तपाईँलाई मनपर्ने कुनै पनि हिन्दी नेपाली फिल्म पप आधुनिक लोकगीत सुन्न चाहनुहुन्छ भने शून्य छेपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छेपन्न पाँच त्रिसठी तिन सय तेत्तिसमा डायल गर्नुहोस् भयो जीवनमा बासी छायो भुन भुन भुन भवराले मिठो मिठो गीत गायो साथ पायो जीवनमा बसन्त छायो ढुक ढुक साथ पायो जीवनमा बसन्त छायो मन जीवन